अन्नपूर्ण लगायतबाट उहाँले प्राप्त गरिसक्नु भएको छ र विराट कला केन्द्रको आयोजनामा भएको कार्यक्रममा पनि उहाँ अभिनन्दित भइसक्नु भएको छ सयभन्दा बढी गीतहरू आफ्नो हातमा अनि मोक्ष एल्बम पहिलो जसमा फेवा तालमा साइली गीत निकै हिट भएको थियो त्यसपछि अलिकति नजर तिम्रो स्वयं एल्बममा निकै हिट भयो अनि त्यसपछि कादम्बिनी एल्बमको बारेमा त के कुराकानी गर्नु त्यो कहाँ थियो तिमी रङ्गमञ्च उठेपछि आयो भन्ने गीत र अहिले त क्या दामी भयो यिनै गीत हुन् सफलता ब्याक टु ब्याक गायक शिव परियारका र दुईजनभन्दा पनि बढी पनि भनौँ आफ्नो स्वर दिइसकेका शिव परियारको आज लभ लाइन सबभन्दा पहिले त शिव परियारलाई स्वागत छ हाम्रो कार्यक्रम यो माया भन्ने चिज यस्तै होमा सबभन्दा पहिला कान्तिपुर एफएम सुनेर बसिरहनु भएको पूर्ण आदरणीय श्रोताहरू जो पालभरि नै हुनुहुन्छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जतिसम्म एरियामा कान्तिपुर एफएमको राष्ट्र रेडियो राष्ट्रको रेडियो कान्तिपुरको चाहिँ पहुँच छ सम्पूर्ण श्रोताहरूमा मेरो हार्दिक अभिवादन छ नमस्कार छ आजभोलि त प्रेमका बडा कडा गीत गाइन्छ नि होइन यो अरूले लेखेर त्यस्तो संयोग परेको हो कि त्यस्तै प्रकारका गीत गाउनै खोजेको होइन अब शब्द राम्रो शब्द खोज्ने क्रममा लाइनको कुरा गर्नुभयो नि अघि अब सेन्टिमेन्टल लाइनमा पनि अब राम्रो शब्द रोमान्टिक लाइनमा पनि राम्रो शब्द मेरो चाहिँ शब्द अलिक चयन गरेर गाउने बानी छ होइन त्यो कारणले गर्दा शब्दहरूमा त्यो खालको पन तपाईँले भेट्नुभएको हुनसक्छ अनि जस्तो नि तपाईँको गीतको कुरा गर्नु धेरैचोटि मरेमा त होइन जस्ता गीतहरू भए कहाँ थियो तिमी रङ्गमञ्च उठेपछि आयो जस्ता एकदम त्यही त तपाईँले त्यो शब्दै छानेर भएको नि त होइन त्यसमा न्याय दिन सकिन्छ शब्दसँगको च्यालेन्ज स्वीकार्नुहुन्छ कस्तो लाग्छ भने शब्द चट्ट अगाडि आफ्नो वाद्य अगाडि राखेर धुन भर्नु बस्यो भने शब्दले पनि आदि मोड दिन्छ क्या मान्छेलाई होइन होइन जस्तो अघि नै जुन गीत भने नि मैले धेरैचोटि म त त्यो मलाई कस्तो लाग्छ भने मेरो एउटा भनाइ नि जस्तो त्यो त प्रेम हो नि त आखेर जताबाट भने प्रेमै खेल्नु त हो नि कसैले कुर्सीको बारेमा शब्द खेल्यो भने त कसैले खेल्नु त प्रेमै हो होइन जताबाट पनि त त्यो तपाईँले नदिएर अरू गायकले दिए भए त्यति हिट हुँदैन थियो कि अथवा तपाईँले त्यसलाई आफ्नो जुन क्लासिकल गायनमा शिव परिवार पोख्त गायक हो र यो सफल भएको हो र सङ्घर्षले सफल भएको पक्कै हो त होइन डेफिनेटली तपाईँले मेरो सिङ्गिङ उसलाई हेर्नुभयो भने म चाहिँ एउटा कुरा गर्वको साथ के भन्छु भने यसमा मैले घमण्ड गरेको होइन नेपाली सङ्गीतको एउटा जुन ट्रेडिसनल सुगम सङ्गीतको एउटा लाइन छ नि एउटा स्ट्याटस छ नि त्यसलाई डेफिनेटली मैले अलिकति मोडेर छुट्टै बाटोमा म हिँड्ने प्रयास गरिरहेको छु त्यसको ज्वलन्त उदाहरण भनेको तपाईँको अलिकति नजर तिम्रो धेरैचोटि म त जसलाई क्लासिकल भन्छु हामी क्लासिकल भन्दैनौँ क्लासिकल फ्युजन हो त ठ्याक्कै क्लासिकल भन्ने शब्द अझै पनि मान्छेले बुझिसकेको छैन छैन क्लासिकल भनेको शास्त्र हो शास्त्रलाई गीतमा प्रयोग गरेर गाउन सकिँदैन र क्लासिकल म्युजिक गाउने सन्दर्भमा गरिएको साधनाले बनेको गलाले गाइएको जुन गीत हुन्छ त्यसमा चाहिँ त्यसको पनि प्रभाव हुन्छ त्यो शास्त्रीय होइन तर शास्त्रीयता यो मान्छेले शास्त्रीय गाउने खालको यो मान्छेको गला छ है भन्ने कुरा चाहिँ त्यसमा त्यो प्रभाव देखाएर गाएको अब तपाईँ जस्तै गाउने अरू को को छन् त्यतिखेरि होइन अब नेपाली सङ्गीतमा म जस्तै गाउने भन्दा पनि अहिले फिलहाल अब भोलि पर्सिको कुरा म भन्दिनँ तपाईँले क्लासिकल फिल्डको दसजना विद्वानसँग नै तपाईँले यो कुरालाई अनुसन्धानको विषय बनाउनु भयो भने क्लासिकल पर्फर्मर मेरो समकालीनमा कोही पनि छैन अहिले अहिले गीतहरू सबैले गाउनुहुन्छ तर म क्लासिकल पर्फर्मर पनि हो अहिले तपाईँलाई एक टुक्रा त्यो पनि म यहाँ बरु एउटा गीत नसुनेर हामी तिन मिनट चार मिनट हामी त्यो एउटा पनि सुनाउँदा मैले क्लासिकल पर्फर्मेन्स गरेको mhm। र शिव परिवारले गीत गाउँदा र क्लासिकल पर्फर्मेन्स गर्दाखेरिको एउटा भर्सिटालिटी र डिफ्रेन्ट के छ भन्ने कुरा होइन गर्नुहोस् न के के भयो मौका मसँग सिडी छ होइन अब अहिले त यहाँ बिना ताल बिना सासको त क्लासिकल सिङ्गिङ हुँदैन तर मैले एक तारिक जुलाईको तपाईँको एक तारिकमा पर्फर्मेन्स गरेको म्युजिक नेपालको स्कुलमा चाहिँ नियमित शास्त्रीय सुधा कार्यक्रम अन्तर्गत मेरो कार्यक्रम पर्फर्मेन्स थियो त्यसको तपाईँलाई म एक दुई मिनटको अंश यहाँ अहिले सुनाउने कोसिस गर्छु एक दुई मिनटको अंश हजुर त्यो सुनाउँ अहिले हाम्रा प्राविधिक साथी रोशन बाँदै हुनुहुन्छ अहिले यही यही सुनाउँ त हुन्छ यही सुनौ लामु निगम <laughs> बम गमध निध मधम घर गम మగ రిగ మబ మగ రిగ రిగ రిగ మబ రిగ రిగ నినిదవ మదవ మగ రిగ రిగ మాయ మరణుని సాని దవ अब यो त सुन्यौँ हामीले होइन हजुर यो सुन्यौँ हामीले र एउटा कुरा के छ भने बडा गजब लाग्यो यो गीत पनि सुन्यो. एक प्रकारले तपाईँको गीतमा एउटा हाई रेन्ज अथवा एउटा हरकत जुन हुन्छ त्यो क्लासिकलबाटै आएको मान्नुपर्छ त्यो चितकार एक प्रकारको हजुर जीवनमा माया पाउन कि साँच्चीकै यसरी नै चिच्याउनु परेको कुनै क्षण छ तपाईँले होइन अब त्यति साह्रो त होइन होइन तपाईँको यति साह्रो चिच्याउनु पर्ने अवस्था चाहिँ भएन होइन एउटा एउटा भित्री चितकार क्या मलाई त्यो साउटिङ होइन एउटा हुन्छ त भित्रबाट आएको त्यो हुन त सुदिङ नै होला त्यो तर त्यो किसिमको मनको चितकार हुन्छ नि मनको चितकार तपाईँको के हुन्छ भने कतिपय अवस्थामा सुरुको कुरा गरौँ न एउटा माया पाउनलाई गरिएको चितकारको कुरा गर्नुपर्दा एउटा आन्तरिक चितकार त्यसको कुरा गर्नुपर्दा जो कस कसै मान्छेले पनि जो यो धरतीमा जन्म लिएको मान्छेले त्यो पहिला केटा हुनसक्छ अथवा केटी हुनसक्छ पहिला मन पराउनु त एउटा पक्ष हुन्छ नि त स्योर स्योर केटीले कि केटालाई मन पराएर हुन्छ कि केटाले केटीलाई मन पराएर त्यसपछि दुवैले मन पराउन थाले भने त्यो गाडा हुन्छ दुवैले मन पराउने अवस्था त बल्ल आउँछ जब त्यो आन्तरिक चितकार चाहिँ पुरा हुन्छ <laughs> एउटै पछाडि बल्ल दुबै जान्छ त्यसपछिको त सुगम हुन्छ पछिको कुरा नगरौँ तर कोही यसले पनि मलाई मन पराइदिएको भए हुन्थ्यो अथवा मन पराइदिएको भयो भने मलाई मात्रै होइन हरेकलाई सबैलाई हुन्छ भन्ने भनेपछि कोही मन पराइदिएको भए हुन्थ्यो होइन भएको होइन भए हुन्थ्यो अथवा है मैले त मैले भन्न खोजेको कुरा के हो भने मैले कोही केटीलाई मन पराउ मलाई फिल भएको कुरा केटीले मलाई मन पराए हुन्थ्यो भने त्यो आन्तरिक चितकार चाहिँ ममा पनि थियो सुरुको स्टेजमा त्यो एउटा एउटा फिलिङ्स ममा पनि थियो है थियो भन्न खोजेको मैले कहाँ थियो कहाँ भयो <laughs> स्कुल लाइफमै थियो तपाईँको आजभन्दा एघार वर्ष अगाडिको कुरा हो पचपन्न पचपन्न थोत्रै नभनौ त्यो ताजा नै छ त्यो <laughs> संस्मरण योग्य छ ए भने संस्मरण योग्य छ त्यो म सम्झिरहन्छु सम्झिन्छु अनि एनालाइसिस पनि गर्छु ए भनेपछि यसलाई हामी के भन्छौँ भने इन्फ्याचुएसन भन्छौँ तपाईँ इन्फ्याचुएसनमा आजभन्दा एघार वर्ष अगाडि नै कुनै सुन्दरीबाट कुनै केटीबाट मोहित भइसक्नु भएको दर्शन मात्रै भन्ने कुरा बुझ्यो नै भएर अनि ब्रेक भएको थियो सुरुको यस्तो र आज शिव परिपर्दा आज सायद गीत हजुर मध्येमा कुनै एक टुक्रो उनीसँग मिल्छ अब मलाई नमिल्ला त्यति अब नपाएको झोक नपाएको खालको थियो त्यो उनलाई धेरै नै धन्यवाद दिन्छु त्यो इन्फ्रास्ट्रक्चर तपाईँले भने जस्तै एकदम थियो अरे ल एक वर्ष ठिक थियो दुई वर्ष तिन वर्षमा बिहा गर्नु मिल्थ्यो होला अनि परिवारका चौपटै चौपटै हातमा चार पाँचवटा छोरछोरी <laughs> मलाई अर्को मान्छे गरेर गुण लगाइन्छ जस्तो फिल हुन्छ मलाई छ एउटा गाउनुहोस् न एउटा लाइभ मायाकै सम्बन्धमा ल उनलाई नै सुनाइ छैनन् हजुर उनलाई अहिले गाउँदा त त्यो नमिल्ला त्यो होइन तपाईँले अब मायाको गर्नुभयो र ट्रेजेडी मतलब छोडिएको मान्छे गर्ने कुराको म एउटा नयाँ गीत सुनाउ एकजना मणिराज बस्नेत दाई हुनुहुन्छ उहाँको सोलो लिरिक मेरो सोलो कम्पोजमा डिफ्रेन्ट आर्टिस्टहरूद्वारा गाइएको एउटा एल्बम आउँदैछ फाटेको मन कहिले आउँछ यो तपाईँको अब एक महिनाभित्रमा आउँछ तपाईँको त हुने होइन राम्रो गीतहरू गर्न मन लाग्छ दर्जनौ गीत भने के फरक भयो राम्रो राम्रो राम्रो चिज हुनु पऱ्यो म तपाईँलाई भएको छ प्रसन्न पौडेल दाइले भिडियो बनाउनु भएको छ यसको एडिट भइरहेछ यो चाहिँ एकदमै एफएम सुनेर बसिरहनु तारको लागि चाहिँ एक्सक्लुसिभ नै हो एकदम त श्रोता थाहा भयो एउटा एक्सक्लुसिभ लाइन सुनौँ सक्छ त्यो बिते गीती है सम्झेको पनि भए पनि नभएको पनि सम्पूर्ण लागि चाहिँ म यो गाना गाउँछु स्योर स्योर हामीले त मिस गरिसक्यौँ फटेको मन सिउन फेरि गरौँ दुरै छ फाटेको मन सिउन फेरि गाह्रो हुँदुरै छ विश्वासघातमा विश्वासघातमा जीवन जिउन साह्रो रहेछ फाटेको मन भनेपछि अब तपाईँको जीवनमा तपाईँ त अहिलेसम्म ब्याचलर नै हुनुहुन्छ अविवाहित नै हजुर लगभग कोही छ गर्लफ्रेन्ड अथवा आफ्नो प्रेयसी अथवा आफ्नो हुनेवाला कोही हुनेवाला त अब त्यसले चाहिँ मैले तपाईँलाई अफेयरमा नि भनिसकेँ होइन हो है पक्का हो पक्का हो अब त्यो पारिवारिक रूपबाट अब जोडिन लागेको रिलेसन अब एक वर्ष दुई वर्ष पछि परिवारको अहिले कुनै कुराकानी हुन्छ कि हुँदैन होइन सर राम्रो सम्बन्ध छ कुराकानी छ अब त्यो अब त्यो टुट्ने कुनै पनि छाँटकाँट <laughs> होइन तपाईँको गीत त फ्रस्ट्रेटेड हुन्छन् फेरि गीत गाउने मान्छेको भरोसा हुँदैन होइन म घरको एउटा छोरा हो जिम्मेवारी पनि म बुझ्छु म एउटा पारिवारिक प्र्याक्टिकल मान्छे पनि हो त्यो भएर त्यति किन मान्छेले भन्छन् कि कारको जीवन प्रेम जीवनमा असफल हुन्छ अथवा त्यसले राम्रो पाउँदैन जबकि उनीहरू प्रेमकै गीत गाएर हिँड्छन् हजुर भनेर किन यसरी लान्छना लाउँछन् अनि सेन्टिमेन्टल भइन्छ ज्यादा तर जिन्दगी भनेको चाहिँ व्यवस्थापनले चल्ने कुरा हो हाँसो खुसी सुख दुःख अँध्यारो उज्यालो जुन सम्पूर्ण कुराहरूको व्यवस्थापन गर्न सक्नुपर्छ पारिवारिक जिन्दगीमा त्यो कुरा गर्न सकेको खण्डमा आमा बाबु दिदी बहिनी दाजु भाइ श्रीमती छोराछोरी इष्ट मित्र समाजमेक र सम मान्छेलाई लिएर गएर घर परिवारमा ध्यान नगर्ने वास्ता नगर्ने लापरवाही गऱ्यो भने त डेफिनेटली घर बिग्रिन्छ र मान्छे पल्नुहुन्छ त्यो अलग्गै पाटो भयो हजुर ओके भेरी गुड भने ढुनुभयो तपाईँलाई के races are made in heaven यो जुन बनेको हुन्छ स्वर्गमा नै तय भएको हुन्छ यो विवाह भन्ने कुरा होइन सबभन्दा पहिला हामी संस्कृतिमा हुर्केर पूर्वीय संस्कृतिमा मान्छेहरूले विश्वास गर्ने कुरा के हो भने र भाग्यमा हामी ज्यादा कतिपय कुराहरू भइहाल्यो भनेदेखि भाग्यलाई हामी त्यति पाउँदैनौँ हो तर जुन कुरा आउँदैनौँ हामीबाट त्यो मिसिङ हुन्छ अनि हामी भाग्यलाई चोट दिन गाली गर्ने <laughs> अथवा तर मलाई एउटा कुरा के लाग्छ भने बारम्बार चाहिँ तपाईँको सँगै बाँच्ने सँगै मर्ने कम खाइराखेर सँगै डुलिराखेको मान्छे चाहिँ जिन्दगीभर साथ थिएन पाउँदैन कहिले जिन्दगी नदेखेको मान्छे चाहिँ ट्वाक्क लास्टमा जिन्दगी भयो सँगै बाँच्ने सँगै मर्ने एउटा मतलब प्रणका साथ जिन्दगीमा आउँछ भने यसमा छ तपाईँले सोच्नुहुन्छ नि त होइन सही ल अब अब चाहिँ नछुटिने है भनेर एकदमै अब एकदम लगन गाँठो चाहिँ चट्ट कसेर अब नहुने भएको मान्छे छ भोलि प्रिय लुक सकिएन यताउति भनेर चाहिँ होइन अनेक खालको त्यो तर कहिल्यै नदेखेको व्यक्ति कहिल्यै नदेखेको जीवनमा आएर जीवनमा आएर मान्छेले आफ्नो जीवन सफल हिसाबले तपाईँ एरेन्ज म्यारेजको पक्षमा हुनुहुन्छ मलाई त ज्योतिषीले के छ भने लभ म्यारेज फाल्दै फाल्दैन भन्नेछ <laughs> एकदम राम्रो कुरा गर्नुभयो हुन त marriages are made in heaven भने तापनि but still there is thunder and lightning भन्छन् क्या त्यहाँ अझ गडबड भइरहेको हुन्छ हेभनमा त बन्छ तर बिजुली चम्किरहेको हुन्छ गडगडाट हुन्छ एरेन्ज चाहिँ होइन विवाहमा चाहिँ विवाहमा चाहिँ marriages are made in heaven भए तापनि त्यहाँ चाहिँ बिजुलीको गडगडाट र ऊ चाहिँ भइरहेको हुन्छ थन्डर र लाइटनिङ हजुर ठाक ठुक हुन्छ नि जीवनमा हजुर होइन त्यो जोइपेको झगडा परालको आगो भन्छन् हजुर यसले प्रेमलाई पनि निम्ता दिन्छ भन्छ नि हो तपाईँलाई एउटा कुरा के भन्छु भने संसारमा जनसङ्ख्याका हिसाबले कति मान्छे होला भन्नुहोस् त जनसङ्ख्याको हिसाबले संसारको कुरा गर म पाँच अरब पाँच अरब पाँच अरबमा पाँच अरबकै अनुहार मिल्दैन नि कसै कसै ट्वाक्कै मिल्दैन मिले मिले जस्तो मात्रै हुन्छ विचार भन्ने कुरा पनि त्यस्तै हो कला साहित्य र यो अनुहार विचार भन्ने कुराको यो अन्तर्निहित छ क्या यो कहिले पनि यसको सुन्ने यो एकदमै के भन्ने यसको एउटा इन्डिङ पोइन्ट नै छैन अनि हामीले त्यो अवस्थासम्म सहकार्य गर्ने हो जुन अवस्थासम्म हाम्रा अधिकतम विचारहरू चाहिँ मिल ट्याक्क मिल्छन् है अब माया आगोलाई बाल्नुपर्छ दाम्पत्य जीवन चलाउन झुक्नुपर्छ भन्छ नि त विचार नमिलेर पनि हामी ड्राइभ गरेर त लगिरहेको सम्झौताको कुरा गर्छौँ हामी अन्डरस्ट्यान्डिङ भने के त होइन यस्तो हो मान्छे परिपूर्ण छैन नि त त्यही भएर त सम्झौताको कुरा आउँछ नि वाक्कै यही हो भनेर हिसाब ए प्लस त्यही भएर मलाई चाहिँ के लाग्छ भने समझदारीमा कुनै अवस्थामा अब श्रीमती झुक्नुपर्ने अवस्था आउन सक्ला कुनै बेला श्रीमान झुक्नुपर्ने अवस्था आउन सक्ला भाँडा त एकै ठाउँमा राख्दाखेरि आवाज आउँछ होइन त्यो कुरालाई चाहिँ एउटा सामान्य पाटोको रूपमा लिएर जान सक्ने मान्छेको चाहिँ जिन्दगी सहज हुँदै जान्छ बिछोडमा पनि आशा हुन्छ भरोसा हुन्छ झगडा हुँदाको बेला हुन्छ यो नारायण गोपाल गीत छ नि एउटा <laughs> मान्छेको मायाले कति पुरै यही एकछिन माया यो कस्तो माया भयो चलचित्रमा एउटा नेत्रको शब्द रचना अनि जीवन सङ्गीतमा यो फिल्म कस्तो फिल्मको प्रोजेक्ट हो यो र यो गीत अहिले तपाईँले सुनाउन चाहनुभयो नि किन हजुर यो यस्तो फेवातालमा साई नजर तिम्रो धेरैचोटि मरेमा थाहा थियो तिमी रङ्गमञ्च पछिल्लो फेजमा आएर पल पलगीमा क्या दामी गीत तपाईँहरूले सुनिरहनु भएको छ टेलिभिजनमा माया यो कस्तोमा बस्छ मलाई असाध्यै मनपर्छ क्या सुन आनन्द आउँछ लभ सेन्टिमेन्टमै बनेको फिल्म हो फिल्मको विषयमा अत्यधिक जानकारी मलाई छैन र यो गीत गाउने सन्द मलाई यो गीत पछि आएपछि यति मन पर्यो यति मन पर्यो मलाई एकदम मजा लाग्छ क्या मजा लाग्छ मजा लाग्छ मलाई वास्तवमा मान्छेले चिच्याउने गायक अथवा हाई पिचमा मात्रै गाउने गायक भनेर चिन्छन् होइन श्रोताहरूले यसरी चिन्नुहुन्छ तर त्योभन्दा पृथक धारमा त्यो त्योभन्दा पृथक धारको गीत पनि गाइरहेको छु र यस्ता खालका गीतहरू पनि मैले गाइरहेको छु भनेर आज यो अब यो मेरो लागि त एउटा ठुलो ग्रेट अपर्च्युनिटी हो इन्टरभ्यू तपाईँसँग बसेर यति कुराहरू सेयर गर्न पाउनु त आज अहिलेका लागि तपाईँको यही धारको फिल्मको गीत सुनाउँ यो त्यसपछि तपाईँको क्या दामीबाट दुईवटा गीत छ कहीँ पनि नजानु होला क्या दामी एल्बमको दुर्गा लामी जानेको शब्द रचना उहाँले रुचाउनु भएको चण्डी प्रसाद काफलेको अफकोर्स उहाँको गुरु नै हुनुहुन्छ दोस्रो गुरु दोस्रो गुरु र उहाँकै सङ्गीतमा रहेको छ क्लासिकल गुरु हुनुहुन्छ त्यसको गीत सुनाउनेछौँ हामी मैले फुल र क्या दामी अहिलेको लागि माया यो कस्तो माया टाइटल ट्र्याक एन्जोय दिस माया माया माया यो यो कस्तो कस्तो कस्तो प्रेम हुने खेल रहेछ कसले जित्छ कसले हार्छ जति धेरै माया गर्यो उति धेरै रुनु पर्छ माया भन्ने खेल रहेछ कसले जित्छ कसले हार्छ जति धेरै माया गर्यो उति धेरै रुनु पर्छ पल पल धरी रहो जिंदगी को फूला खसलाई माया गनो भयो मेरे भूला खसलाई माया गनो भयो मेरे भूला माया यो कस्तो माया jamming, slamming and jamming, continuous jam. Choice. For more choice, stay tuned to Kantipur FM. फुलभन्दा नि कोमल छ फुलभन्दा नि कोमल छ तिम्रो यो प्यारो स्पर्श नयाँ Lux pearl lotus and cream beauty oil नयाँ Lux pearl lotus and cream लुकाउनुहोस् भरे पार्टीमा देखेला नि फुल्या कपाल उडाउ उडाउ मौका पाछ उडाऊ नउडाएर भो कपाल कालो बनाऊ भन्दा मान्ने होइन अब तिस चालिस मिनट लगाएर कपाल कालो बनाउनु बाहेक आफ्नो टाइम पनि त हुनु पर्यो टाइम छैन भन्नु भन्दा तुरन्त कपाल कालो बनाउने उपाय खोजे पनि त हुन्थ्यो नि अब उपलब्ध छ दस मिनटमै कपाल कालो पार्ने न्यु इन्डिका टेन मिनट्स कपाल पहिले जस्तो सम्पूर्ण कालो नरम र नेचुरल पाउनुहुनेछ न्यु इन्डिका टेन मिनट्स दस मिनटमा डन सधैँ Everybody's doing it. Now it's your turn. Leave us on. Leave us on. All day long. 96.1 Kanchipur FM. Well radio Kantipur radio राष्ट्रकोमा बडो इन्ट्रेस्टिङ कुराकानी आजको हाम्रो लभ लाइनमा अहिलेका चर्चित अ, युवा गायक शिव परियारको यो कुराकानी हुँदैछ यो माया भन्ने चिज यस्तै होमा र अब एकछिन छोटकरीमा कुराकानीलाई टुङ्ग्याउनतर्फ लागौँ धेरै कुराकानी भयो र आज हामीले एउटा रोचक एक्सक्लुसिभ पाटो पनि थाहा पायौँ एउटा त एक्सक्लुसिभ गीत उहाँले सुनाइदिइहाल्नु भयो त्यो यहाँहरू पनि लकी हुनुहुन्छ लकी छौँ र साथसाथै उहाँले क्लासिकल जुन गीत गाउनुभयो बाहेक त्यो नै उहाँको सबभन्दा ठुलो सफलताको बेस हो भन्ने कुरा पनि आज एक्सक्लुसिभली थाहा पायौँ आजको कार्यक्रममा यो बडा रोचक विषय रह्यो अब लगभग हामीले प्रेमको कुराकानीलाई त बिट मार्नै पर्छ एउटा कुरा तपाईँ मान्नु चाहिँ मान्नुहुन्न यो विवाह इतरको सम्बन्ध हुन्छ नि आफ्नो श्रीमतीलाई विवाह गर्ने बाहिर बाहिर जस्तो वेस्टर्नमा त एउटा फेसन नै छ कि डिभोर्स गरिदिने तर हाम्रोमा भनिन्छ अग्निका साथ फेरा लिएर आएको विवाह सम्बन्ध भन्छन् कतिको यीमा धोका हो एउटा बाहिर अरूसँग सम्पर्क गर्नु <laughs> श्रोता बाहिर सम्बन्ध राखेकै छ भन्ने पनि छैन तर त्यो धोका हो कि होइन मान्छेले बाहिर देखाउँछ त्यही अरूले थाहा पाउँछन् क्या जति कुरा लुकाउँछ थाहा हुँदैन त्यही भएर मलाई के लाग्छ मलाई के लाग्छ भने धोकाको कुरा छ नि धोका भनेको त्यतिखेरको अवस्थामा धोका आफैसित अथवा आफ्नो श्रीसित प्रेमिकासित गर्लफ्रेन्डसिकैसँग भनौँ त्यो कुरामा चाहिँ जब मान्छे चुक्छ न त्यो कुरा त्यो त्यो कुरा धोका हो तर यिनी लिउँ म नै विवाहित छु तपाईँ कोही विवाहित छ एकछिन पुरुषको इक्जाम्पल दिएर कुरा गर्नुपर्दा कोही विवाहित पुरुष छ बाहिर गर्लफ्रेन्ड घुमाउँछ गर्लफ्रेन्डसँग उसको संसर्ग हुन्छ हुनुपर्ने सम्पूर्ण किसिमको सम्बन्ध छ र घरमा आउँछ तर घरको श्रीमतीलाई थाहा छैन घरको म्यानेज पनि एकदम वेल गरिरहेको छ त्यो अवस्थामा कसै बाहिरको मान्छेले देख्यो भने त यो मान्छे अनैतिक रहेछ यो खालको श्रीमतीलाई धोका दिइरहेछ भन्ने खालको कुरा श्रीमतीले त कहिले पनि राम्रो बिहे पाइ पाइरहेको अवस्था छैन नि त श्रीमती श्रीमतीलाई खुसी पनि कुरा गर्न पाइयो होइन मेरो भ्यू चाहिँ पाउनुपर्छ love and marriage become mind भनेर भनिन्छ चिज हो रे विवाहकै चिज हो रे हिजोले हो हजुर होइन डिफ्रेन्ट हो डिफ्रेन्ट डिफ्रेन्ट डिफ्रेन्ट हो म एकदम मान्छु यो कुरालाई अब त्यति कुरो गरौँ न यसलाई एलाबोरेट गरिरहेको संसारका कोही अनेस छैनन् म यो कुरा लेखेर दिन्छु त्यहाँतिर मारिहाल्नु अब कस्तो भनेदेखि कोही व्यक्ति होला अब यो कुरा सुन्दाखेरि म त अनेस छु नि भनेर कोही मान्छे जुरुक्क उठ्ने अवस्था पनि होला सुन्दा सुन्दै जो हुनुहुन्छ तर ग्ल्यामरस क्षेत्रसँग सम्बन्धित अधिकांश मान्छेहरू यो क्षेत्रमा चाहिँ अनेस त्यति साह्रो हुँदैन यो अनुत्तरित अनसल्भ एउटा मिस्ट्री यहाँनिर राखिदिनु भयो अब म यो अन्त कुरा तपाईँ सोच्छु एक लाइनमा भन्नुहोस् त बिनाको माया सँगै छैन कहिलेकाहीँ त पैसा वा धन मेरो कहिलेकाहीँ त्यसो पनि भन्छ नि यस्तो अब गीतमा त भनौँ न एउटा तिमीलाई केही दिन सक्दिनँ माया नै हुँदैन अब धनलाई हामीले महत्त्वकाङ्क्षासँग जोडेर धनको मायाको अगाडि धन हो तर खालि भएन सके भोको पेटले राष्ट्रभक्ति भन्दा हो त्यो त्यो कुरालाई आदर मान्ने हो भने पैसा धन सम्पत्ति पनि चाहिन्छ एउटा केटीले आज एउटा केटालाई यो केटाले मलाई मजाले पाल्न सक्छ है भनेर विश्वास गर्ने वातावरण तयार भयो दुईवटा अवस्था त हुनु पऱ्यो नि धेरै पढेको छ अथवा केही इस्टाब्लिस छ भने योसँग मेरो जिन्दगी बिताउनु पाएर राम्रो हो यस्तोलाई बिहा गर्नु यो हुन्छ कि यो चण्डी प्रसाद लामिछानेको शब्दमा जुन गीत सुनाउँदै एक लाइन भन्नुहोस् कस्तो गीत यो चाहिँ अत्यन्तै समाजमा एउटा एउटा त्यो मनले कुनै किसिमले समाजको इभ्यालुएसन गरेर शब्द उसको व्यक्तिगत अनुभव हुन्छ म यो त्यसबाट यो गीत सुन्न एकदम मलाई मैले फुल जाँची हेरेँ जाँची हेरेँ कहिले पनि सबैसँग बाँची हेरेँ इन्जोय गर्नुहोस् क्या दामी अल्शिव परिवारको पछिल्लो प्रस्तुति इन्जोय देश मैले फुल जाँची हेरेँ मैले पत्थर जाँची हेरेँ मैले फुरे मैले पत्थर जाची हेरे कई फूल संग कईले पत्थर तबै संग बाची है फूल जाने पत्थर जाची कैला कैले सबै संग मेरे फूल सोची फु फुलैले दियो कोमल सोची फुल्दा फुलैले दियो Lux Purple Lotus and Cream. Stay tuned to Kent. Right कार्यक्रम यो माया भन्ने चिज यस्तैबाट अब भने विदा माग्नुपर्ने बेला भइसकेको छ आज निकै इन्ट्रेस्टिङ कुराकानी भयो गायक शिव परिवारसँग उहाँले धेरै कुरा हामीलाई सुनाउनु भयो धेरै कुरा एक्सक्लुसिभली दिनुभयो अब भने शिवजी अब यो श्रावण महिनाका समयले <laughs> शिवजी त बडा प्यारा हुन्छ के भनेदेखि <laughs> हाम्रो पूर्वीय सभ्यता अनुसार हामी भगवान् देवी देवतालाई धेरै मान्छौँ होइन अनि त्यसमा पनि देवादिदेव महादेव भनेको चाहिँ अब एक हिसाबले हाम्रो शास्त्रमा व्याख्या गरे अनुसार सृष्टिकर्ता ब्रह्माण्ड पछाडिको चाहिँ एकदमै ठुलो शक्ति निराकार सम्पन्न निराकार भगवान हुन्छ उहाँसँग मलाई तुलना <laughs> गर्न चाहिँ अलि चाहिँ नेपाली <laughs> सङ्गीतकै जीव भएर आउनु भएको छ ल ठिकै छ ल अन्त्यमा यो माया भन्ने चिज के रहेछ त एकदम बटम लाइन भन्नुहोस् त माया भन्ने चिज मान्छेको अन्तर्मनसँग गाँसिएको के भन्ने त्यसलाई बडो चिज एब्स्ट्राक्ट पनि भन्दैन त्यो कस्तो भने जस्तो गर्वको पनि रूप प्रकारान्त एकदम ठुलो हुँदै गएपछि घमण्ड भन्छ नि स्वार्थ नै हो स्वार्थ चाहिँ तर स्वार्थ भन्नुभन्दा त्यो स्वार्थको रूप अलिक सानो हुँदा कस्तो हुन्छ बुझेँ बुझेँ मैले अन्तस्करणमा रोपिएको एउटा बीज हो त्यो के त्यो अलिकति सम्मोहन पनि हो आकर्षण पनि हो अनि त्यो आकर्षण नभए भने त माया हुँदैन माया भनेको तपाईँको एउटा बाउले छोरीलाई गर्ने छोरीले बाउलाई गर्ने तर केही त स्वार्थ छ नि स्वार्थ ठुलो स्वार्थको रूप होइन मेरो छोरा बिग्रिने पो हो कि मेरो छोरा यता पो जाने हो कि एकदम राम्रो केही स्वार्थ छ त्यहाँ अलिकति मैले भने नि तपाईँको अब गौरव गर्छु भनेर र घमण्ड गरेर बोल्नुमा फरक छ नि त love looks not with the eyes but with the mind भनिन्छ कि हजुर होइन आँखाबाट भन्दा पनि त्यो भित्री माइन्डबाट त्यो हेरिन्छ त्यो माया भन्ने कुरो क्या दामी भयन्द्र थापाको शब्द रचना म सुनाइहाल्छु बटम लाइन भनिदिनुहोस् न दामी एल्बमको बारेमा एकदम यो दुई लाइन चाहिँ मैले नभनी हुन्न भनेर के भन्न चाहनुहुन्छ क्या दामी एल्बम शिव परियारको गीत सुन्ने शिव परियारको गीतलाई मनपर्ने जति पनि श्रोताहरू हुनुहुन्छ कतिपय श्रोताहरूलाई क्लामीको क्या दामी हो भन्ने गीतमा चाहिँ शिव परियारले गीतै बिगारेर गायो अथवा अर्कै टाइपको गीत गायो भनेर एउटा वितृष्णा जाएको पनि हुनसक्छ र शिव परियारले खालि सेन्टिमेन्टल मात्रै गायो रमाइलो गीत गाइरहेको हुन्थ्यो भन्ने श्रोताहरूको लागि खुसी पनि हुनसक्छ तर सो क्या दामी र सबै किसिमका गीतहरू छन् तपाईँहरूलाई इच्छा लाग्छ भने कृपया बजारमा गएर किनेर सुनिदिनु होला stop piracy save Nepali music industry यो त अन्तिम भनाइ हो नै सुनिदिनुहोस् भनेर आज साँच्चै साँच्चै नै एकदम यहाँले एकदम राम्रा गीतहरू छन् क्या दामीमा यो अहिले क्या दामी हामी गीत बजाउँ यहाँहरूको जीवन पनि त्यस्तै दास भन्दै कार्यक्रमका प्राविधिक सहदेव लाई पनि हार्दै अरू प्राविधिक साथीहरूलाई पनि धन्यवाद यो कार्यक्रमबाट गायक शिव परिया यदि पनि विदा चाहन्छु कि फेरि पनि भन्छु इट्स लभ त्यही हो जसले यो सारा छ लभ इज लाइफ बेहोशी पछि त होसमा आउँदा यारो यहाँ पिउने को क्या बदनामी भो यहाँ पिउनेमा पिलाउने खोप क्या बदनामी भो यहाँ पिउनेमा पिलाउने खोप क्या बदनामी भो यहाँ पिउनेमा को क्या बदनामी हो यहाँ पिउनेमा पिलाउने को बदनामी हो यहाँ पिउने माँ पिहाउने थोप यहाँ बदनामी हो बेहोस पछि त होसमा आउँदा याद आमी भो पछि त होसमा आउँदा याद पिउने माँ पिहाउँदा बदनामी हो यहाँ पिउने पिहाउने थोप Manipur FM.